अविश्वास प्रस्तावबारे छलफल गर्न दुई बजे बस्ने भनिएको संसद बैठक अझै सुरु भएन नयाँ मानिसहरूमा शीर्ष नेता र सभामुखको बैठक जारी अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था थप कमजोर चालु आर्थिक वर्षमा दुई हजार पाँच सय कर्मचारीहरूले अवकाश पाउने टर्कीमा सैनिक रूपमा संलग्नलाई कारवाही गर्न तीन महिना संकटकालको घोषणा युरोपमा सन् दुई हजार पन्ध्रमा सबैभन्दा बढी आतंकवादी आक्रमण भएको प्रतिवेदन सार्वजनिक र नेपाली राष्ट्रिय फुटबल टोलीलाई टिम अफ द एयरबाट सम्मान गरिँदै प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघहर्स र इन्टरनेट अनलाइनमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसै तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी अब खबर विस्तारमा अविश्वास प्रस्तावबारे छलफल शुरू गर्न आज बिहान एघार बजे बस्ने भनिएको बैठक सत्तारूढ़ दल एमाले अवरोध गर्ने जनाउ दिएपछि सहमति खोज्न सूचना टास गरेर दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिए पनि बस्न सकेको छैन सभामुख हुन्सरी घरती र प्रमुख तीन दलका शीर्ष नेता बीच सिंहदरबार स्थित कार्यकक्षमा बसेको बैठकमा सहमति नजुटेपछि बिहान एघार बजेबाट बस्ने भनिएको संसदको बैठक दिउँसो दुई बजेका लागि छरिएको थियो त्यस त्यसअघि पुनः सहमतिको प्रयास गर्न सभामुखले संसद भवन नयाँ बानेश्वरमै दिउँसो एक बजे प्रमुख दलका शीर्ष नेताबीच बैठक डाकेकी थिइन् बैठक चालिस मिनट ढिला मात्र सुरु भएको थियो एमाले पहिला आर्थिक विधेयक पास नगरिए अविश्वासको प्रस्ताव संसदमा पेश गर्न नदिने गरी संसद अवरुद्ध गर्ने निर्णय गरेपछि बैठक अन्यलमा परेको हो आजदेखि तीन दिनसम्म अविश्वासको प्रस्तावमा छलफल हुने कार्यसूची प्रकाशित भएको थियो बजेट आश्रित विधेयक पहिला कि अविश्वासको प्रस्ताव भन्नेमा प्रमुख दलहरूबीच अझै सहमति हुन सकेको छैन सरकारको नेतृत्व गरिरहेको एमाले बजेट आश्रित विधेयक पेश नभई अविश्वासको प्रस्ताव अघि बढ्न नदिने बताएको छ काङ्ग्रेस र माओवादीले भने ढिला अविश्वासको प्रस्ताव अघि बढाउनु पर्नेमा जोड बढाउनु पर्नेमा अडानमा छन् एमाले अडान नछाडेपछि अविश्वासको प्रस्ताव दर्ता गर्ने नेपाली काङ्ग्रेस र माओवादीले बजेट आश्रित विधेयक फेल गरेर अविश्वासको प्रस्तावको एजेण्डामा जाने विकल्पमा समेत छलफल भएको छ तर यो सजिलो छैन र यसो भएमा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको छ चिकित्सा क्षेत्र सुधारको माग राखेर बाह्र दिनदेखि अनसनमा रहनुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था थप कमजोर बनेको छ डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बनेकाले तत्काल समाधान खोज्न विभिन्न पक्षले सरकारको ध्यान आकर्षण गराएका छन् यसैबीच सरकारले डाक्टर केसीसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ बुधबार बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री कार्यालयका सह सचिवको नेतृत्वमा स्वास्थ्य र शिक्षा सचिव सहित रहेको सहमति बनाएको हो चालु आर्थिक वर्षमा दुई हजार पाँच सय कर्मचारीहरूले अवकाश पाउने भएका छन् निजामती किताबखानाका महानिर्देशक गंगाराम नेपालले आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौरात्तरमा अन्ठाउन्न वर्ष उमेर पुगेका पच्चिस सय कर्मचारीहरूले अवकाश पाउने बताए यसै गरी स्वास्थ्य सेवाका पाँच सय जना कर्मचारीहरूले स्वेच्छा अवकाश लिने निर्णय गरेका छन् आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा अनिवार्य अवकाश पाउने सम्भावित कर्मचारीहरूको सूची निजामती किताबखानाले सार्वजनिक गरेको छ लोकसेवा आयोगले पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय निर्देशनालयबाट मेसिन अप्टिकल मार्क रिनेक्सनबाट वस्तुगत प्रश्नको परीक्षण गर्ने तयारी थालेको छ आयोगले यसै आर्थिक वर्षदेखि नै पाँचवटा निर्देशनालयका कार्यालयहरूबाट मेसिनबाट वस्तुगत प्रश्न परीक्षण गरिने आयोगका सदस्य डाक्टर गोविन्द प्रसाद कुसुमले जानकारी दिएका छन् नतिजा प्रकाशनलाई छिटो छरितो बनाउन आयोगले केन्द्रीय कार्यालयबाट तीन वर्ष अघिदेखि वस्तुगत प्रश्नको मेसिनबाट परीक्षण गर्दै आइरहेको छ आयोगले शाखा अधिकृत सुब्बा खरिदार प्राविधिक सेवातर्फ सुब्बा र खरिदार र स्वास्थ्यतर्फ चौथो र पाँचौ तहको वस्तुगत प्रश्नको मेसिनबाट परीक्षण गर्ने गरेको छ आयोगका उपसचिव समूर्णलाल साकेका अनुसार मेसिनबाट वस्तुगत प्रश्नको परीक्षण गर्ने विधि सिकाउन निर्देशनालयका कर्मचारीहरूलाई तालिम दिएको छ खबरमा केही देश बाहिरका खबर टर्कीमा संकटकाल घोषणा गरिएको छ त्यहाँको सरकारले तीन महिनाका लागि राष्ट्रिय संकटकालको घोषणा गरेको हो गत हप्ता सैनिक कुको प्रयास भएपछि संविधान अनुसार राष्ट्रिय आपतकालीन अवस्था घोषणा गरिएको राष्ट्रपति रिपेप तैप एर्दोगानले बताएका छन् राष्ट्रिय एर्दोगानले सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै तीन महिने सङ्कटकाल घोषणा गरेका हुन् उनले कुको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 लामो समयपछि नेपाली फुटबल टोलीले दुई उपाधि जितेको थियो तेत्तिस वर्ष तेइस वर्षपछि नेपाली फुटबलमा उपाधिको खडेरी तोडिँदै दुई उपाधि भित्राएको नेपाली टोलीलाई सम्मान स्वरूप टिम अफ द इयरको उपाधिबाट सम्मान गर्न लागेको हो नेपाली टोलीले बङ्गलादेशको बंगलादेशको बङ्गबन्धु कप र भारतमा भएको बाह्रौं सागामा फुटबलबाट स्वर्ण जितेको थियो अवार्डका चार विधामा पनि फुटबलका पाँच खेलाडी तथा प्रशिक्षक मनोनयनमा परेका छन् यसअघिको संस्करणमा नेपाली क्रिकेट टिमले यस्तो सम्मान पाएको थियो जति बेला नेपाली क्रिकेटले ऐतिहासिक प्रदर्शन गर्दै ट्वेन्टी ट्वेन्टी विश्वकपमा सहभागी जनाएको थियो यो सँगै दिउँसो तीन बजे कम्युनिटी खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक अविश्वास प्रस्तावबारे छलफल गर्न दुई बजे बस्ने भनेको संसद बैठक अझै सुरु भएन नयाँ सुरुमा शीर्ष नेता र सभामुखको बैठक जारी अनसन